क्षणमा 自分と安定不置 आँसो सबैले जो सचो भने आँसु देऊ आँसो सबैले जो नरहन्छ आँसु नहुन्छ तिमीलाई पीडा नरहन्छ आँसु सक्छौ सजिलै तिमीले गर्न विधा संसार सबैले जो नरहन्छ दुःख नहुन्छ तिमीलाई पीडा नरहन्छ दुःख नहुन्छ तिमीलाई पीडा सक्छौ सजिलो மலை